पहिरोले घर पुर्दा रोल्पामा पाँचजनाको मृत्युदाङको देउखुरीमा राप्ती नदीले बगाएका पाँचजनाको शव भेटियो चैतसम्म स्थानीय चुनाव गर्ने काङ्ग्रेस र माओवादीको निर्णय राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना नभएपछि काङ्ग्रेस र माओवादी बहुमती सरकार गठनको गृह कार्यमा अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीले क्लिन्टनलाई उम्मेद्वार बनायो मलावीमा सयभन्दा बढी बालिकासँग यौन सम्बन्ध बनाएका एड्स संक्रमित पक्राउ र चोटका कारण टेनिस खेलाडी फ्रेडरले ओलम्पिक खेल्न नसक्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेट अनलाइनमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा पहिरोले घर पुर्दा रोल्पाको उवानौ घुस्रिएमा चारजनाको ज्यान गएको छ घुस्रिएमा नन्दबहादुर पुनको घरमाथिबाट खसेको पहिरोले पुर्दा नन्दबहादुर किशिरमती सडतिस वर्षकी मनकुमारी पुन छोराहरू चौध वर्षका विकास आठ वर्षका निकास तथा एघार वर्षकी छोरी आशा पुनको ज्यान गएको हो इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले पुरिएको व्यक्तिको शब निकाले निकालेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घरतीले बताउनुभयो घटना मंगलबार भएको भए तापनि थबाङसँग जोडिएको दुर्गम ठाउँ भएकाले प्रहरी बुधबार मात्रै घटनास्थलमा पुगेको हो यस्तै पहिरोले घर पुर्दा गुम्चाल तिनकी दुई वर्षकी सुनिता विकको मंगलबार ज्यान गएको हो दाङको देउखुरीमा राप्ती नदीले बगाएर ल्याएका पाँचवटा शव फेला परेको छ राप्ती नदीको बाढीले बगाएर ल्याएका तीन महिला र दुई पुरुषको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ सतबरिया पाँच बगरापुर मानेका बासिन्दाले नदीले बगाएर ल्याएका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए फेला परेका पाँच शव मध्ये एकजना दाङ गङ्गापुर गङ्गापरपुर नौका ठगुराम चौधरी रहेको दाङका प्रहरी प्रवक्ता राज शर्माले जानकारी दिनुभयो अरू चारजनाको शनाखत हुन सकेको छैन नयाँ सरकार गठनको प्रक्रियामा जुटेका नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले आउँदो चैतसम्ममा स्थानीय चुनाव गरिसक्ने निर्णय गरेका छन् स्थानीय निकायको पुनर्संरचना गर्न गठित आयोगले पाँच सय पैसठीवटा स्थानीय निकाय रहने बताए पनि त्यो संख्या बढाउनु पर्नेमा दुवै दलले जोड दिएका छन् बुधबार बिहान सिंहदरबारमा बसेको दुई दलको बैठकले यो संख्या अव्यवहारिक र संघीयताको अवधारणासँग मेल नखाने भन्दै बढाउनु पर्ने निर्णय गरेको हो स्थानीय निकायको पुनर्संरचनालाई वैज्ञानिक र व्यावहारिक बनाएर जाने र आउँदो चैतसम्ममा स्थानीय चुनाव गरिसक्ने बारे छलफल भएको काङ्ग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो स्थानीय निकायको पुनर्संरचनाका विषयमा मधेसी दल र एमालेसँग छलफल गर्ने निर्णय भएको उहाँले बताउनुभयो राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना नभएपछि काङ्ग्रेस र माओवादी बहुमती सरकार गठनको गृह कार्यमा जुटेका छन् सहमति सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमाभित्र मन्त्रालय भागभण्डाको टुङ्गो लगाउने गरी उनीहरू कार्यमा जुटेका छन् मन्त्रालय भागभण्डाको टुङ्गो लगाउन काङ्ग्रेसबाट विमलेन्द्र निधि र माओवादीबाट कृष्ण बहादुर महराले जिम्मेवारी पाउनु भएको छ काङ्ग्रेसले तेह्र र माओवादीले नौ मन्त्रालय लिने सहमति भए पनि बाँडफाँडमा मिलाउन बाँकी रहेको नेताहरूले बताएका छन् राष्ट्रपतिले सहमति सरकार गठनको लागि दलहरूलाई दिएको समय सीमा आउँदो सत्र गते सकिनेछ त्यसपछि बहुमती प्रक्रिया शुरू हुनेछ सहमति सरकार गठनको सम्भावना नभएपछि त्यस लगत्तै बहुमते प्रक्रिया सुरु हुनेछ काङ्ग्रेस र माओवादी बीच यसअघि भएको सहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुहुनेछ एमाले नयाँ सरकारमा जाने सम्भावना नभए पनि सहमति सरकार गठनको लागि भन्दै माओवादी अध्यक्ष प्रचण्डले विभिन्न दलका नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ नयाँ सरकार गठनको गृह कार्यमा जुटेका काङ्ग्रेस र माओवादीले औपचारिकताका लागि अरू दलहरू विशेषज्ञहरूसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएका छन् आज अघिल्ला दिनको तुलनामा कम पानी पर्ने मौसमविदले बताएका छन् मौसमविद विभूत पोखरेलका अनुसार मनसुनी न्यून क्षेत्रीय निष्क्रिय भएकाले अबको एक दुई दिन पानी कम पर्ने सम्भावना छ गएको चौबिस घण्टामा पोखरामा सबैभन्दा धेरै पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यहाँ दुई सय छैसठी त्रिसठी दशमलव चार मिलिमिटर पानी परेको छ यस्तै वीरेन्द्रनगरमा दुई सय अठाइस दशमलव छ मिलिमिटर लुम्लेमा दुई सय सोह्र दशमलव पाँच मिलिमिटर दाङमा छ्यानब्बे दशमलव चार मिलिमिटर काठमाडौँमा छ्यासी मिलिमिटर नेपालगञ्जमा पञ्चासी दशमलव दुई मिलिमिटर भैरवामा सतहत्तर दशमलव तीन मिलिमिटर र धनगढीमा पचहत्तर दशमलव चार मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ लाइसेन्स वितरणमा अनियमित अनियमितताको आरोपमा यातायात कार्यालयका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले छानबिन गर्ने भएको छ लाइसेन्स वितरणमा ठूलो मात्रामा आर्थिक अनियमित अनियमित अनियमितता हुने गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुगेपछि मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले त्यहाँको कर्मचारीमाथि छानबिन गर्न सामान्य प्रशासन सचिवलाई निर्देशन दिएका छन् मुख्य सचिव सुवेदीले यातायात कार्यालयमा कार्यरत कर्मचारीको सम्पूर्ण विवरण विवरण बुझाउन र उनीहरूको काम कारवाहीको सूक्ष्म अध्ययन गर्न निर्देशन दिएका हुन् आर्थिक लेनदेनमा लाइसेन्स वितरण हुने गरेको बारे भौतिक योजना निर्माण तथा यातायात मन्त्रालय र हेलो सरकारमा परेको उजुरीको सुनाई नभएपछि पीडितले मुख्य सचिव र प्रधानमन्त्रीलाई नै सम्बोधन गरेर गत साता उजुरी दिएका थिए सामान्य प्रशासन मन्त्रालयले गत महिना गरेको सर्भेल सवारी साधनको लाइसेन्स वितरणका लागि खोलिएको यातायात कार्यालयमा सुशासनको पक्ष कमजोर भएको रिपोर्ट तयार गरेको छ यातायात कार्यालयका सेवाहरू सन्तोषजनक नभएको प्रतिवेदनमा उल्लेख छ यस्तै सेवा प्रवाह कमजोर रहेका सरकारी कार्यालयहरूमा वैदेशिक रोजगार विभाग जिल्ला प्रशासन कार्यालयहरू र नगरपालिकाहरू उल्लेख छ जिल्ला प्रशासनको सेवा प्रवाहमा निकै सुधार गर्नुपर्ने स्थिति देखिएको सर्भेले देखाएको छ यस्तै भने मालपोत कार्यालयबाट वितरण हुने सेवा समेत चित्त बुझ्दो नभएको सामान्य प्रशासनले गरेको सर्वेले देखाएको छ संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनवाई सुरु गरेको छ समितिले आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू दीपक कुमार कार्की केदार प्रसाद चालिसे र शारदा प्रसाद घिमिरेको सुनवाई गरेको छ अहिले समितिको बैठक खाना खानका लागि भन्दै स्थगित गरिएको छ खानपानपछि अपराह प्रस्तावित न्यायाधीशहरू मीरा खड्का हरिकृष्ण कार्की र विश्वप्रसाद श्रेष्ठको परिसुनवाई गरिने समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिएका छन् सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले गत फागुन अठाइस गते एघार जनाको नाम सिफारिस गरेको थियो संसदको नियमावली निर्माणमा भएको ढिलाइका कारण प्रस्तावित न्यायाधीशहरूको सुनवाई न्याय परिषदले नाम सिफारिस गरेको पाँच महिनापछि मात्र भएको हो संहितापछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाखो हुनुपर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजङ चौहानले जोड दिनुभएको छ डडेलधुरामा आजबाट सुरु भएको विद्यालय शिक्षाको पाठ्यक्रममा जानु उपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धति सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा निर्देशक चौहानले देशमा संहिता लागू भएपछि यस क्षेत्रका विषय पनि पाठ्यक्रममा समेटिनुपर्ने विषय महत्वपूर्ण भयो भएकाले राष्ट्रिय स्तरमा बहस हुने खालका महत्वपूर्ण कुराहरू उठाउनु पर्ने पर्नेमा जोड दिनुभएको हो संहितामा प्रदेश नम्बर सातमा कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने विषयमा ध्यान पुर्याउनु पर्ने उहाँले बताउनुभयो आजबाट डलिलधुरा सदरमुकामा सुरु भएको उक्त गोष्ठीमा सहभागी शिक्षकका विभिन्न क्षेत्रबाट सहभागीहरूलाई आफ्ना महत्वपूर्ण सुझाव दिन आग्रह गर्नु भएको छ विद्यालय शिक्षाको पाठ्यक्रममा जान उपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धतिमा सुझाव संकलन गर्न डडेलधुरा पुगेको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले सुझाव संकलन टोलीलाई यस आवश्यक सुझावहरू दिन शिक्षासँग सम्बन्धित कार्यक्रममा सहभागीहरूलाई निर्देशक चौ चौहानले आग्रह गर्नुभयो यस्तै कार्यक्रममा यसअघि पाठ्यक्रम तयार पार्ने जिम्मेवारी तह अनुसार अलग अलगलाई जिम्मा दिएकोमा अब प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा बाह्रसम्मको पाठ्यक्रम विकास केन्द्रले नै तयार पार्ने जानकारी गराएको थियो शिक्षा ऐन आठौँ संशोधनपछि शिक्षा तह परिवर्तन नभएपछि कक्षा बाह्रसम्मको पाठ्यक्रम तयार पार्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले गर्ने भएको उक्त केन्द्रको सुझाव सङ्कलन टोलीले जानकारी दिए जानकारी गराएको छ साथै प्रवेशिका परीक्षामा मात्रै लागू भएको ग्रेडिङ अर्थात् अक्षराङ्कन पद्धति अब सबै तहमा लागू गर्ने विषयमा राष्ट्रिय स्तरमा बहस चलिरहेको गोष्ठीमा जानकारी गराएको थियो गोष्ठीमा शिक्षक विद्यार्थी शिक्षासँग सम्बन्धित कार्यालयका कर्मचारी सहित शिक्षासँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि सहभागिता रहेको छ खबरमा अब केही देश बाहिरका खबर अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीले हिलारी क्लिन्टनलाई उम्मेद्वार बनाएको छ क्लिन्टन अमेरिकी इतिहासमा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेद्वार बनेकी छन् फिल्डियामा डेमोक्रेटिक पार्टीले राष्ट्रिय सम्मेलनले राष्ट्रपति पदका लागि हिलारी क्लिन्टनको नाम अनुमोदन गरेसँगै उनी पहिलो महिला उम्मेद्वार बनेकी हुन् उम्मेद्वारमा नाम अनुमोदन पछि क्लिन्टन र डोनाल्ड ट्रम्प बीच आगामी नोभेम्बरमा हुने राष्ट्रिय चुनावमा कडा टक्कर हुनेछ यसअघि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार बन्ने दौड़मा रहेका बर्निज सिल्डर्सले आफ्नो नाम फिर्ता लिएपछि क्लिन्टनलाई उम्मेद्वार बन्न बाटो खुलेको हो उता डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट यसअघि नै उम्मेद्वार बनिसकेका छन् दक्षिण पूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौन सम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ केही दिन अघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथरा काले कानूनी कारवाहीका लागि निर्देशन दिएका थिए समाचार एजेन्सीहरूका अनुसार रूढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सय भन्दा बढी बालिकासँग यौन शुद्धिकरणका लागि भन्दै यौन सम्पर्क राख्दै आएका थिए बालिकाका अभिभावकहरूले नि आफ्नै छोरी लिएर आउने गरेको उनको भनाइ थियो यति मात्र होइन यौन सम्पर्क बापत उनले चारदेखि सात डलर रकम समेत लिने गरेका थिए पहिलोपटक महिनावारी भएपछि यौन शुद्धिकरणका लागि नाम यौन शुद्धिकरणका नाममा यस्तो परम्परा बसालिएको स्थानीयको भनाइ छ उनले आफूलाई एचआईभी संक्रमण भए पनि आफूसँग यौन सम्पर्कका लागि आउने बालिका तथा उनका परिवारलाई यसबारे जानकारी नदिएको समेत मिडिया समक्ष बताएका छन् करिब चालिस वर्षका एनेवा दुई पत्नी छन् खबरको अन्त्यमा अब एउटा खेल खबर स्विस टेनिस खेलाडी रोजर फेडरले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न सक्ने भएका छन् मंगलबार आफ्नो फेसबुक पेज मार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता खेल्न नसक्ने जानकारी गराएका हुन् योसँगै चौतिस वर्षीय फेडर को ओलम्पिक गेम्सका एकतर्फ स्वर्ण पदक जित्ने सपना अधुरै रहने भएको छ सन् दुई हजार आठको बेन्जिङ ओलम्पिकमा डबर सरतर्फ स्वर्ण पदक जितेका फेडरले त्यसको चार वर्षपछि सन् दुई हजार बाह्रमा भएको लन्डन ओलम्पिकको फाइनलमा ब्रिटनका एन्डी मरिसँग पराजित भएका थिए स्वेसी टेनिस हस्ती फेडरले करियरमा सत्रवटा ग्रान्ड इस्लाम टेनिसको उपाधि जितेका छन् गत फेब्रुअरी महिनामा घुडाको शल्यक्रिया गरेका फेडरले ढाडको समस्याको कारण मे महिनामा सम्पन्न फ्रेन्च ओपन टेनिस पनि गुमाएका थिए वर्षको अन्तिम ग्रान्ड इस्लाम युएस ओपनमा पनि फेडरले सहभागी नहुने निश्चित भएको छ अर्को सिजनमा भने फेडरले आफ्नो खेल करियरलाई निरन्तरता दिने संकेत गरेका छन् यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक पहिरोले घर पुर्दा रोल्पामा पाँचजनाको मृत्यु दाङको देउखुरीमा राप्ती नदीले बगाएका पाँच सब भेटिए चैत सम्म स्थानीय चुनाव गर्ने काङ्ग्रेस र माओवादीको निर्णय राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना नभएपछि काङ्ग्रेस र माओवादी बहुमती सरकार गठनको गृह कार्यमा अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीले